चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्चमा अर्पण समर्पणको अर्को एउटा बसाइ लिएर तपाईँलाई भेट्नको लागि आज पनि हामी आइसकेका छौँ प्रविधि कक्षबाट यति बेला मलाई साथ दिइराख्नु भएको छ प्राविधिक मित्र राजले अनि तपाईँको साथमा तपाईँसँगै छु म प्रतीक्षा तपाईँलाई थाहा नै छ अर्पण समर्पणको यो श्रृङ्खला लिएर हामी हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र व्यवसायमा रहेर विशेष गरी तपाईँको सम्झना तपाईँको सन्देश तपाईँकै आफन्त घर परिवार इष्टमित्र साथीभाइसम्म पुर्याउँछौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई कुनै सन्देश दिनु परेको छ आफन्तको लागि अथवा तपाईँ कतै जाँदै हुनुहुन्छ केही भन्नु परेको छ भनेदेखि आउनुहोला आज पनि तपाईँ आउने दुईवटा बाटो खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस र यति बेला तपाईँले अर्पण समर्पण रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा ट्युन गरेर त सुनिराख्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनबाट पनि W W W dot radio Arpan dot com log in गरेर पनि विश्वको जुनसुकै कुराबाट हामीलाई सुनिराख्नु भएको छ राज्यको अर्पण समर्पणको यो श्रृङ्खलासँग बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले सहकार्य गरेको छ तपाईँले घर निर्माण गर्नु भएको छ र निर्माण गर्नको लागि आवश्यक परेको छ सामग्रीहरू ढुङ्गा गेटी बालुवा रोडा भनेदेखि चाहिँ तपाईँले सम्झिनुपर्छ बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगको बारेमा तपाईँलाई यसपछि अझ धेरै जानकारी दिने नै छु यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गरौँ नमस्कार हेलो अह कोही साथी हुनुहुन्छ लाइनमा आउने तर्खरमा हुनुहुन्छ उहाँसँग त राम्रोसँग कुराकानी हुन सकेन आउनुहोला दुईवटा बाटो खुल्लै छ हजुर नमस्कार हेलो ओहो कोही साथी हुनुहुन्थ्यो तर उहाँको आवाज मसम्म आइपुगेन केही छैन प्रयास गर्नुहोस् तपाईँसँग कुराकानी गर्ने कोसिस जारी छ हाम्रो रहन्छ तिन बजेसम्म तपाईँ आउँदै गर्नुहोला यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलाको सुरुवातमा एउटा निकै नै सुमधुर आवाज तपाईँको माझमा राख्न चाहन्छौँ त्योभन्दा अगाडि कोही साथी आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिरहेछ म उहाँसँगै कुराकानी गर्छु त्यस पछाडि एउटा मिठो भाका तपाईँको लागि राख्ने नै छु कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार हेलो हजुर नमस्कार आहा कोही साथी हुनुहुन्छ लाइनमा तर उहाँसँग कुराकानी हुन भने सकेन केही छैन तपाईँ फोन प्रयास गर्नुहोस् अलिकति फोन लाइनमा समस्याको समय पनि दुई तिन दिन भइसकेको छ तैपनि तपाईँसँग एकदमै खुलेर गफ गफ गर्न पाइराखेका छैनौँ दुःख लागिरहेछ पनि तपाईँले सुनेर साथ दिनु भएको छ यो विश्वास छ त्यसैले खुसी त्यहीँनिर पनि लागिरहेछ यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँको लागि एउटा निकै नै रमाइलो खालको भागा राख्छु त्यस पछाडि पुनः आउनेछु कसैसँग पोखिन पहिला खोबै मस्की मस्की माया प्रीति लायौ माया प्रीति लायौ पहिला खुबै मस्की मस्की माया प्रीति लायौ माया प्रीति लायौ आज किन पिरातीको अदालतमा आयो होइन कले नक्कली झगडा नगरीला गर्छे भाति भाति बुझिसक्नु छैनन् कुरा गर्छे भाति भाति गर्छे भाति भाति यस्तैको कोही हुन भन्दा जोगी हुने जाति मनी सँगै बस्दिन बरु जोगी बन्छु तिमा फस्दिन मनी सँगै बस्दिन बरु जोगी बन्छु तिमा फस्दिन मनी सँगै बस्दिन बरु जोगी बन्छु तिमा फस्दिन मनी सँगै बस्दिन बन्धनहरू कस्तै हिँड्ने बेला पिरातीका बन्धनहरू कस्तै बन्धनहरू कस्तै किन रिसले आगो भाका ज्वालामुखी जस्तै हुन्न यस्तो पाराले नदेखाउ र हाँस्ने गरी साराले हुन्न यस्तो पाराले नदेखाउ र एउटै बाचा कसम खाँदै विरतीको बन्धन कस्यौ भन्न त कसरी एकअर्काको मायाजालमा फस्यौ मनै चोरेर मायाजालमा फसाउने चाहिँ को सधैँ ताराहरू भन्दै मेरै काखमा रमाएर ताराहरू भन्दै ताराहरू भन्दै मेरो मुटु मेरो प्राण तिमी नै हौ भन्दै मेरो मन चुर्ने हो मेरो मन चुर्ने छुची मरी काली होइन ऐन काली जाली हो मेरो मन चुर्ने छुची मरी काली हो ऐन काली जाली हो मेरो मन चुर्ने छुची मरी काली होइन ऐन काली जाली हो मतदाता नामावली प्रकाशन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 सर्भिस खैरहनी चार मगनी पर्सा फोन शून्य मोबाइल अडसठी सतहत्तर best sound system for high quality programme कता हिँडिस हातमा कलम र काबी पनि बोक्या छस् कहाँ हुनु नि अङ्कल कम्प्युटर सिक्न हिँडेको नि ए कहाँ सिक्न थालिस् त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चोक गङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हाम्रा विशेषताहरू computer hardware and networking computer software accounting package web page designing and programming सम्पर्क Gurukul universal computer institute Sauraha चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार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 त्यही जानुहोस् न हो बिजुली सम्बन्धी सम्पूर्ण सामग्रीहरू होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै हाउस वेयरिङका साथमा दक्ष मिस्त्रीको पनि व्यवस्था छ सम्पर्क ज्ञान ज्योति बिजुली पसल खैरहनी चार पर्सा नयाँ रोड त्रिवेणी विकास ब्याङ्कको अगाडि सरल अफसेट प्रेस सँगै फोन नम्बर शून्य छपन्न पाँच तिरासी चार सय एघार मोबाइल नम्बर अन्ठानब्बे चार छेपन्न एकसठी नौ सय बाह्र प्रोपराइटर कमलराज ढकाल ओहो यस्तो राम्रो घर अनि घरमा सुहाउँदो स्विचहरू वाल लाइट झुमर लाइट कहाँबाट ल्याउनु भयो काठमाडौँबाटै होला नि है कहाँ काठमाडौँबाट हुनु नि यी सबै विद्युत सम्बन्धी सामान त हाम्रै रत्नगरको कर्मचारी पेट्रोल पम्पको पूर्वपट्टि खुलेको आर इलेक्ट्रिक इलेक्ट्रिकबाट हो नि त्यहाँ त बिजुली सम्बन्धी सामानहरू इन्भर्टर ब्याट्री मोटर विभिन्न किसिमका पङ्खाहरू स्टेपलाइजर सोलर सिस्टम ग्यारेन्टीका साथ होलसेल मूल्यमा पाइन्छ नि सम्पर्क आर इलेक्ट्रिक सोराह चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोपराइटर नवराज श्रेष्ठ फोन शून्य छपन्न पाँच बैसठी चार सय एकासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस इन्डियामा पढ्न जान चाहने विद्यार्थीको लागि सुवर्ण अवसर टच स्काई इन्टरनेसनल एजुकेसनले इन्डियामा पढ्न जाने विद्यार्थीहरूलाई मध्यनजर गर्दै इन्डियाका विभिन्न स्थान जस्तै बेङ्गलोर चण्डीगढ न्यु दिल्लीमा विभिन्न course nursing civil engineering mechanical engineering computer engineering B B A petrol technology जस्ता कोर्सहरू पढ्न चाहनुहुन्छ भने सिधा सम्पर्क गर्नुहोस् साथमा कोर्स युनिभर्सिटी लगायतका विभिन्न सुविधाको बारेमा उचित परामर्श र जानकारी गराइन्छ विस्तृत जानकारीको लागि touch sky international education Ratnanagar दुई चितुवन मोबाइल नम्बर अन्ठानब्बे चार पचास पचहत्तर पाँच सय उनासाठी मनोरञ्जनका लागि सुन्नु हजुर रेडियो अर्पण सुन्नु अहिले तपाईँ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 यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगाहरूमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com log in गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ आजको अर्पण समर्पणको यो श्रृङ्खलासँग बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगले सहकार्य गरेको छ तपाईँले घर निर्माण गर्दै हुनुहुन्छ भने जस्तो सामग्रीहरू भेट्नु भएको छैन भनेदेखि चाहिँ तपाईँले सम्झिनुहोला बुद्धि कङ्क्रिट एन्ड ब्लक उद्योगलाई जहाँबाट तपाईँले कङ्क्रिट ब्लक रेलिङ रिङ त्यस्तै गरी ढुङ्गा गिटी बालुवाहरू पाउन सक्नुहुनेछ होम डेलिभरीको पनि व्यवस्था रहेको छ यो जानकारी पनि म तपाईँलाई गराउँछु मोबाइल नम्बर अन्ठानब्बे चार एकाउन्न त्रियासी शून्य छयालिस अन्ठानब्बे एक बयालिस त्रिहत्तर तिन सय तेइस रहेको छ प्रोपाइटर हुनुहुन्छ बुद्धिबहादुर कुमाल जुन जुटपानी चार क्लब चोकमा रहेको छ र यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा कोही साथी आइसक्नु भएको छ नमस्कार हेलो कोही साथी हुनुहुन्छ लाइनमा हजुर नमस्कार अफलाइनमा कुरा भएको छ अनिहरूमा चाहिँ कुरा हुन सकिरहेको छैन तपाईँसँग कुराकानी गर्न सक्दैनौँ कि जस्तो पनि लागिरहेछ दुईवटा बाटो तपाईँको लागि हामीले खुल्ला राखेका थियौँ अलिकति फोन लाइनमा समस्या छ त्यसैले पनि तपाईँसँग कुराकानी गर्न सकेनौँ त्यसको लागि चाहिँ क्षमा प्रार्थी छौँ र यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा फेरि पनि तपाईँको लागि अर्को एउटा निकै नै मिठो भाका निकै नै चर्चित भाका राख्न चाहन्छु सलुत्री आँखा तिम्रा पैसालु छ सुख माया लगाई हाला केही छ गो मन्दो मन्दो मन्दो मने माया लु हजार माइक्रो चढी सरार जाउँ माया बेनीको बजारा कोइलीको मधुर बोली मजुरको चाहिँ चाला मधुर बोली झनै साउजै रात गाल गाल गाल माइक्रो सारा माया पोखरा बजार माइक्रो चढी सारा माया पोखरा बजार ¡Ay, mi मन परेको मान्छे पाउन पर्ने रहेछ धाउन धाउन धाउन धाउन मायालु हजार माइक्रो चढी सारा जाउँ माया बोटलको बजार माइक्रो चढी सारा जाउँ माया बोटलको बजार हजार निकै नै मिठो भाका तपाईँले सुनिसक्नु भएको छ नेपाली लोकगीत सङ्गीतको बजारमा धेरै चर्चामा रहेको भाका हो र तपाईँलाई मनपर्ने भाका यति बेला अर्पण समर्पणको यो श्रृङ्खलामा तपाईँको लागि प्रस्तुत गरिसकेका छौँ हामी अर्पण समर्पणको यो श्रृङ्खला लिएर हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म र व्यवसायमा रहेर विशेष गरी के गर्छौँ तपाईँलाई थाहा नै छ तपाईँ केही सम्झना सन्देशहरू आदान प्रदान गर्छौँ यदि सम्झिन चाहनुहुन्छ भनेदेखि आउनुहोला सम्भव भएसम्म हामी तपाईँसँग कुराकानी गर्ने प्रयासमा रहन्छौँ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस खुल्लै छ यति बेला कोही साथी हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार हेलो सिस्टर गुड आफ्टरनुन नमस्ते नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर हजुर उही त हो नि म निलम अधिकारी निलम अधिकारी अनि निलमजी हजुर मेरो आवाज सुन्नु भएको छ हजुर एकदमै मजाले सुनेको छु तर आइडिया लगाएर एहे के आइडिया लगाउनु भयो त्यस्तो हजुर एउटा कानमा एयरफोन लगाएको छु अनि त्यही भएर हजुरको बोली बोल्दैछु ल ठिक छ अनि खाजा भयो कि भएको छैन निरमको हजुर भइसक्यो त हजुरको भएको छैन मेरो त भएको छैन कार्यक्रम सकिए पछाडि हुन्छ हजुर बिस्तारै खानु होला भइहाल्छ नि अनि निलमजी हजुर अब धेरै साथीहरूलाई चाहिँ उछिनेर तपाईँ आउनु भएको छ अरू कुनै साथीसँग मैले कुराकानी गर्न सकिनँ है अब यसपछि चाहिँ बनिने होला भन्न चाहि चाहिरहेको छु क्या म नि अब काठमाडौँतिर जाँदै हुन्छु अनि उहाँबाट कल गरेर त यस्तो अवस्था हुँदैन त्यही त है ठिकै छ छिटै नै हुन्छ बन्दैछ अब के गर्नु प्रविधिको कुरा न हो है सञ्चार माध्यमको समस्या हाम्रो समस्या होइन है ल ठिकै छ अनि आज निलमजीले सम्झिने कसलाई हजुर सर्वप्रथम हजुरलाई धन्यवाद अनि हाम्रो त्यहाँ आउने चालिक दाईलाई हजुर अनि मेरो साथीहरू हुन्छ निरु तामाङ निशा तामाङ कल्पना तामाङ सन्जु चौधरी लक्ष्मी गुरुङ राधा कुँवर सारजा खनाल उमा बानिया गोमा राई मगर ज्योति मगर सानु गुरुङ नम्रता चौधरी सङ्गीता केसी पार्वती लामा अङ्किता नेउपाने सञ्जना सापकोटा मिना गुरुङ अस्मिता चौधरी निरा सुवेदी रोशनी तामाङ सलिना सलिना चाहिँ उहाँ पोखराबाट यहाँ आउनु भएको छ उहाँलाई धेरै धेरै सम्झेको छु अनि मेरो बेस्ट फ्रेन्ड हुन्छ पवनजङ भण्डारी भरत साई मनोज भुजेल कमण्ड राणा मगर दिपक कचारिया सुदन तामाङ दिपेन्द्र खड्का राजेन्द्र खड्का जनक शाह पूर्णबहादुर थामा पृथ्वी डुम्राकोटी माधव सुवेदी शिवचरण चौधरी बद्री घिमिरे राजेश गिरी पदक खत्री केदार पोखरेल धन तामाङ विकास कार्की बसन्त टन्डन खेमचारू र निलम अधिकारी भनेर चिन्ने नचिन्ने सम्पूर्ण साथीहरूको लागि हुन्छ निलमजी आउनुभयो खुसी लाग्यो आउँदै गर्नु होला है त हजुर नमस्ते ल नमस्कार निलम अधिकारी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँ पनि आउन चाहनुहुन्छ भने आउनुहोला दुईवटा बाटो तपाईँको लागि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी पाँच त्रिसठी तिन सय तेत्तिस तपाईँको लागि खुल्लै छ र तपाईँकै सम्झना तपाईँकै आफन्तसम्म पुर्याउनका लागि हामी हरेक दिन आउँछौँ त्यो पनि तपाईँलाई थाहा छ र विशेष गरी तपाईँको सम्झना तपाईँको सन्देश तपाईँकै आफन्तसम्म पुर्याउँछौँ यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु त्यस पछाडि हामी एउटा मिठो भाका तपाईँको माझमा राख्नेछौँ हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार हजुर नमस्ते कहाँबाट को बोल्दै हुनुहुन्छ पर्सादेखि प्रकृति अनि प्रकृतिजी के छ तपाईँको खबर मेरो पनि एकदम ठिक छ सन्चै हुनुहुन्छ नि है अनि खाजा भयो कि भएको छैन मेरो त भएको छैन कार्यक्रम सकिए पछाडि हुन्छ अनि प्रकृतिजीले आज सम्झिने कसलाई अर्पण समर्पण मार्फत सर्वप्रथम त तपाईँको धन्यवाद अनि मेरो यहाँ रहनु भएको लागि मेरो बाबाको लागि मेरो दिदी भिनाजी पार्वती माधवको लागि हजुर सम्पूर्णको लागि हुन्छ अहिले भने बिदा हुन्छ है नमस्ते नमस्कार प्रकृतिजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको यो श्रृङ्खलामा हामी तपाईँको लागि यतिखेर एउटा मिठो भाका जोड्छौँ त्यस पछाडि पुनः तपाईँको माझमा अर्पण समर्पणको व्यवसायमा तपाईँसँग कुराकानी गर्नको लागि उपस्थित हुने नै छौँ यति बेला भने एउटा निकै नै मिठो भाका तपाईँको लागि Thank you. Oh, छौराको कोनामा खोज्न बाँकी घामा झोलामा खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन छ मर्न भन्दा मैले छौरा कोनको नामा खोज्न कि घामरा जुनमा खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा पहिले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न भएको छ भन्दा भानु तिमीलाई देख्न मन लागेको छ मर्नभन्दा पहिले निकै नै मिठो भाका निकै नै चर्चित भाका तपाईँले सुनिसक्नु भएको अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ र तपाईँको माझमा रहेर तपाईँको सम्झना सन्देश तपाईँको आफन्तसम्म पुर्याउँदा पुर्याउँदै हामी आजको कार्यक्रमको लगभग अन्त अन्त पनि आइसकेका छौँ कि जस्तो लागिरहेछ अब भने कार्यक्रमबाट विदा माग्नुपर्छ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनबाट जहाँ कहीँ रहेर हामीलाई तपाईँले साथ दिनुभयो W W W dot radio Arpan dot com log in गरेर तपाईँलाई पनि धन्यवाद दिन्छु र फोन गर्नुहुने तपाईँ सम्पूर्णप्रति आभारी छु आउनुभयो तपाईँसँग कुराकानी हुन सकेन तपाईँलाई पनि धन्यवाद दिन्छु फोन प्रयास गरिदिनु भएकोमा र यतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको व्यवसायबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् त नमस्कार जिउँदै छैनौ भरै भेटौँला भने खोजिसके मैले पूर्व पश्चिम उत्तर दक्षिण खोजिसके मैले सानो तिमलाई देख्न मन लागेको छ मर्न भन्दा घुम्जिरह्यो para